अर्थ मन्त्रालयले तयारी थालेको छ चुनाव र तलब वृद्धिसँगै ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर अध्यादेश मार्फत सरकारले बजेट ल्याउन लागेको हो राष्ट्रिय योजना आयोगले दिएको पाँच खर्ब छ अर्बको सिलिङ भन्दा केही ठूलो आकारमा बजेट आउने अनुमान गरिएको छ अर्थ मन्त्रालयले आज राष्ट्रपति डाक्टर रामप्रण यादवलाई विनियोजन विधेयक दुई राष्ट्र ऋण उठाउने विधेयक दुई हजार सत्तरी ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक दुई हजार सत्तरी पेश गर्न राष्ट्रपतिले स्वीकृत गरेपछि बजेट पेश गरिने भएको छ यसबीच बजेटका विषयमा छलफल गर्न अहिले केबेरमा मन्त्री परिषद बैठक पनि बस्ने भएको छ सरकारले आज दिउँसो बजेट ल्याउने तयारी गरेकाले मन्त्री परिषदको बैठक यसैको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो उच्च स्तरीय राजनैतिक समितिका नेताहरूले आज अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्ने भएका छन् विपक्षमा रहेको नेकपा माओवादीसँग गर्ने वार्ता र सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न आग्रह गर्न भेट गर्न लागेका हुन् चुनावी परियोजनाको लागि गठन भएको वर्तमान सरकारले चुनाव भन्दा पनि बाहिरी कुरा अल्झिएको निष्कर्ष निकाल्दै हिजो बसेको राजनैतिक समितिको बैठकले अध्यक्ष रेग्मीसँग छलफल गर्ने निर्णय गरेको थियो अध्यक्ष रेग्मीसँग आज छलफल गर्ने भने पनि समय र स्थान भने अझै तय भइसकेको छैन एकीकृत नेकपा माओवादीको बैठक आज बस्दैछ पछिल्लो समयमा आन्तरिक विवाद मल्झिएको एकीकृत माओवादीको ब्युरो तथा राज्य समिति इन्चार्जहरूसित बस्ने बैठकमा आउँदो विस्तारित बैठकबारे छलफल हुने जनाइएको छ पार्टी उपाध्यक्षबाट डाक्टर बाबुराम भट्टराईले दिएको राजीनामा पछि आएको विवाद सुल्झाउन एकीकृत माओवादीले विस्तारित बैठक डाकेको हो सो विवादलाई विस्तारित बैठक अघि नै सामान्य सहमतिको साथ मिलाएर लैसान बैठक बस्न लागेको हो बैठक पार्टी केन्द्रीय कार्यालय पेरेश्वर डाँडामा दिउँसो तीन बजे बस्नेछ गुडिरहेको जीवबाट खसेर दाङमा दुईजना गम्भीर घाइते भएका छन् भालुवाङबाट लमहीतर्फ फाइरेको लोएको झ चार नौ एक नम्बरको जीवबाट खस्दा चौलही दुईका अडतिस वर्षीय कुमारी चौधरी र उनाचालिस वर्षीय वामदेव चौधरी घाइते भएको एउटा प्रहरीकाले लमहीले जनाएको छ तीव्र गतिमा रहेको जीव सड़कका खाल्दाखुल्डीमा अनियन्त्रित हुँदा उनीहरू खसेका थिए घाइते दुवैको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ दुर्घटना सहनिया साथ लटहवामा हिजो बेलुका सात बजेतिर भएको थियो शनिबारदेखि मनसुन केही निष्क्रिय भएको छ न्यून चापीय क्षेत्र दक्षिणतिर सरेकाले मनसुनको सक्रियता कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार दुई तीन दिनसम्म मनसुनको अवस्था स्थिर रहन्छ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 मोहम्मद मोर्सी र मुस्लिम ब्रदरहुडका सदस्यहरू विरुद्ध त्यहाँको एक अदालतले जाँच सुरु गरेको छ मोर्सी र उनका पार्टीका सदस्यहरू विरुद्ध उजुरी परेपछि जाँच सुरु गरेको अदालतले जनाएको छ जासुसी गरेको प्रदर्शनकारीलाई उक्साएको सैनिक ब्यारेकमा हमला गरेको र अर्थव्यवस्थामा नोक्सान पुर्याएको आरोप लागेको छ तर अदालतले उजुरी कसले गरेको त्यसबारेमा भने केही खुलाएको छैन मोर्सीलाई नेपालले तीन जुलाईमा मोर्सीलाई सेनाले तीन जुलाईमा राष्ट्रपति पदबाट हटाएर पदस्थ गरेको थियो उनलाई अहिले नजरबन्दमा राखिएको छ यता अमेरिका र जर्मनीले मोर्सीलाई रिहा गर्नुपर्ने माग गरेका छन् खेल समाचार राजधानीमा जारी प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलको तेस्रो खेलमा आज नेपालले मालदिपसँग प्रतिस्पर्धा गर्ने भएको छ अहिलेसम्म एक खेल मात्रै जित्ने तेस्रो स्थानमा रहेकाले आज मालदिप्सलाई पराजित गरे मात्रै नेपाल फाइनलमा पुग्नेछ जारी प्रतियोगितामा मालदिप्स दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ नेपाल र बीचको खेल राखे राखेपको कपड हलमा अपरान्न पाँच बजेपछि हुनेछ आज दिउँसो नै पहिलो खेलमा श्रीलङ्का र अफगानिस्तान भिड्ने भएका छन् लगातार दुई खेलमा जित निकाल्दै श्रीलङ्का यसअघि नै फाइनलमा पुगिसकेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको टिम हो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकारद्वारा आर्थिक वर्ष दुई हजार सत्तर एकहत्तरको लागि करिब पाँच खर्ब बाह्र अर्बको बजेट ल्याउने तयारी छलफल गर्न मन्त्री परिषदको बैठक केही बेरमा बस्दै उच्च स्तरीय राजनैतिक समितिका नेताहरूले अन्तर्मे चुनावी मन्त्री परिषदका अध्यक्ष रेग्मीलाई भेट्दै एकीकृत नेकपा माओवादीको बैठक आज बस्दै इजिप्टका बदस्त राष्ट्रपति मोहम्मद मोर्सी र मुस्लिम ब्रदरहुडका सदस्यहरू विरुद्ध त्यहाँको एक अदालतद्वारा जाँच सुरु र प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा आज नेपाल र मालदिस भिड्ने हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार